बिर्सना सकिन बिर्सना यो मनको तिर्सना सकिन बिर्सना कसरी मेट्ने हो मेटो मेटम लाग्छ कसरी मेट्ने हो मेटो मेटम लाग्छ ओइ काली ओइ काली घुम्तीमा पहिरो छ पहिरो छ पहिरो भन्दा पिरती गहिरो छ ओइ काली घुम्तीमा पहिरो छ पहिरो छ पहिरो भन्दा पिरती घरमा मेरो काम छ आइतबार सोमबार घरमा मेरो काम छ मङ्गलबार बुधबार के छ सानीको मङ्गलबार बुधबार के छ सानीको यो मनको तिर्सना सकिन बिर्सना यो मनको तिर्सना सकिन बिर्सना शनिबार मायालु घुम्न जाने हो शनिबार मायालु घुम्न जाने हो ओइ काली पहिरो छ पहिरो छ पहिरो भन्दा पिराती गहिरो छ पहिरो छ पहिरो छ पहिरो भन्दा पिराती गहिरो पोल्छ छातीमा मायाको यादले पोल्छ छातीमा यो मनको तिर्सना सकिन बिर्सना यो मनको तिर्सना सकिन बिर्सना सम्झना आउँछ दिन रातिमा सम्झना आउँछ दिन रातिमा ओइ काली ओइ काली घुम्तीमा पहिरो छ पहिरो छ पहिरो भन्दा ir टका बाइक र साइज झालमा कहिले हो मायालु तिमीलाई भेट्ने कहिले हो मनको तिर्सना सकिन बिर्सना यो मनको तिर्सना सकिन बिर्सना मायाको सिउँदो फार्ने मैले हो मायाको सिउँदो फार्ने मैले हो ओइ काली ओइ काली घुम्तीमा पहिरो छ पहिरो पीरा मन पानी दिन्छु मन पानी दिन्छु मन पानी दिन्छु